उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेग प्रसारण हुन्छ श्रुति सम्वेगमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी आज कर्णाली ब्लुजको सत्रौं श्रृङ्खला लिएर आएका छौं बुद्धिसागरको उपन्यास कर्णाली ब्लुज फाइन प्रिन्टले बजारमा ल्याएको हो सोह्रौं श्रृङ्खलासम्म आइपुग्दा हामीले यसमा लेखकका बा बिरामी हुनुभएको र माओवादी आन्दोलन सुरु हुँदै गएको सम्मका पृष्ठभूमि सुन्यौं अब के हुन्छ त सुनौ कर्णाली ब्रुजको सत्रौं श्रृङ्खला पृष्ठ तीन सय तेत्तीसबाट बिहान दस बजीदेखि बाको छाती दमाझै बज्न थालेको थियो आवाज पनि सुक्दै सुक्दै गएको थियो बा सासले बोल्नुहुन्थ्यो त्यसलाई पनि मुखमाथि ख्याप्प बसेको मास्कले चेक्थ्यो बाले केही भनिहाले पनि हामी बुझ्दैनथ्यौँ बेला बेला बाका आँखा उग्रिन्थे ती पनि सुक्खा र उराट लाग्दा बगर जस्ता देखिन्थे बाको दायाँ हात सलाइनको स्ट्यान्डमा स्याहार स्याहार तलमाथि घस्रिरहन्थ्यो आमा पनि अत्तालिनु भएको थियो पटक पटक बाथरुम जानुहुन्थ्यो फर्किएर खुइय सुस्केर हाल्दै आमा बेड छेउ बस्नुहुन्थ्यो झ्यालतिर हेर्दै टोलाउनुहुन्थ्यो बाको निधारमा उम्रेका पसिनाका थोपा साडीको सबकोले पुछिदिनुहुन्थ्यो बेला बेला बाको सुक्खा मुखमा पानीको थोपा खसालिदिनुहुन्थ्यो र बेला बेला मलिन आवाजमा बरबराउनुहुन्थ्यो चढाउनु सलाइन चढाए अब निमोनिया भयो यस्तो पनि गर्ने हो बिहानको बाह्र बज्दा पनि हामीलाई भोक थिएन किनभने हिजोदेखि त बाले केही पनि खानुभएको थिएन निमोनिया भएपछि सलाइन कम भएको थियो त्यसैले बाको पिसाब पाइपमा फनक्क घुम्दा फिक्का रातो र पोलिथिनमा थिग्रिएपछि धमिलो बलिसी जस्तो देखिन थालेको थियो सभा बाह्र बजी बा छटपटिनु भयो केही भन्न खोजिरहनु भएको थियो घाँटी च्या च्या बज्यो आवाज बुझिएन छातीमा भरिएको कफ र दमले थालिएको सासबाट बा केही शब्द बाहिर निकाल्न चाहिरहनु भएको थियो क्यारे आमाले हतारिँदै मास्क झिकिदिनु भयो राम्ररी भन्नुहोस् त आमाले बाको तालु सुमसुमाउँदै सोध्नुभयो के भन्न खोज्नु भएको हो म बाको अनुहारतिर निहुरिएँ यहाँ नराख बाले ठस्स गनाएको सासले भन्नुभयो सुर्खेत लैजाऊ मलाई नातिको अनुहार हेर्न मन लाग्छ अनि फेरि बाको च्या च्याँ र घ्यार बढ्यो एक बजेतिर छोटकुका बाउ र काका फर्किए एका बिहानै सुक्खा अनुहार लिएर गएका थिए पसिनाले भिजेको अनुहार लिएर फर्किए अहिले भने पछि पछि लागेर एउटी गुन्डुङ्ग पछ्यौराले अनुहार छापेकी तरुनी थरुनी पनि साथमा आएकी थिए ऊ ढोकाबाट छिर्ने बित्तिकै हतारिँदै छोटकोको बेडतिर बढी उसलाई देख्ने बित्तिकै छोटको पनि आधा छिनालिएको खसी चाहिँ बेडमा छटपट आयो हिक्क गर्यो र घाँटीबाट बिचबाट च्यातिने गरी चिच्चायो मारडेम मैले पुलुक्क छोटको बेडतिर हेरेँ ऊ एकछिन थामिएको थियो बिस्तारै हिक्का छोडिरहेको थियो मैले थाहा पाएँ अघि आएकी थरुनी त उसकी श्वास नै रहेछ अहिले भने आफ्नो काखमा ढल्केको छोटकुको कपालमा तेल लगाइदिइरहेकी थिए वार्डमा तोरीको तेलको मन्द बास्ना छरिएको थियो बिचरी बेला बेला आँसु पुस्थे छोटकुका बाबु र काका छटपटिएका थिए अत्तालिएर वार्ड बाहिर जान्थे अबेरपछि अत्तालिँदै भित्र छिर्थे उनीहरू फेरि आए कुछ बनल कुनामा थ्याच्च बसेकी आमाले सोधे नाइ बाबु सलाईको डन्डी समाउँदै थर्र काँप्यो छोटकुले बाउको काँपिरहेको आवाज सुन्यो बेनमा पुट्ठा उचाल्यो पछार्यो र चिच्यायो मारडेम हतारिँदै स्वास्नीले उसलाई तल धकेल्दै कानमा केही भने छोटको शान्त भयो उसले सफक्क कपाल कोरेकी थिए नाक कान बुच्चा थिए टोलाएर उसलाई हेर्दा हेर्दै मलाई बाटोको सम्झना आउन थालेको थियो बिचरी जाँदा यसरी नै रोएकी थिए चुपचाप कहाँ होली के गर्दै होली नर्मदा आएनन् आमाको आवाजले म झस्केँ अर्की नर्स बेडतिर आएकी थिए उसलाई मैले पहिलोपल्ट यो वार्डमा देखिरहेको थिएँ लामो कपाल भएकी अग्ली नर्सले भने आज आउनन् नहुनी आज उनको बिदा छ खत्तमै भयो आमा मात्र होइन मलाई पनि लाग्न थालेको थियो नर्मदा भए त बाला राम्ररी हेरिदियो नर्सले पोलिथिनमा भरिएको फिक्का रातो पिसाब हेरी अक्सिजनको सिलिन्डरमा टाँगेको घडी हेर्दै आमालाई सोधी केही खुवाउनु भयो केही खाए पो खुवाउनु कोसिस गर्नुहोस् भनेर नर्स सर्याक सर्याक गए आमाले बाको मास खोलिदिनु भयो बाले उराट आँखाले हेर्नुभयो आमा बासित आँखा जुधाउन सकिरहनु भएको थिएन आमाले सिरपको सिसी बाको मुखतिर ढल्काउँदै भन्नुभयो खै निल्नुहोस् त हुन्छ कि बाले मुख त्यसरी उघार्नुभयो जसरी गुडमा भर्खर जन्मेका बचेराले उघार्छन् बाको रुद्रघन्टी किक्लिक्क हल्लियो घाँटी च्या च्या बज्यो बा औषधि निल्न चाहनुहुन्थ्यो तर सक्नु भएन घाँटीबाट तल ठेलेको औषधि एकैछिनमा गुजुजु माथि आइपुग्यो बाले गर्दन यताउता बटार्नुभयो केही भन्न सक्नु भएन मैले बाका आँखाका चेपचेपमा आँसुका मसिना धर्सा देखेर झ्यालतिर फर्किएँ कहाँ मर्या छ त्यो डाक्टर आमा कराउनु भयो जहाँ बोलाएर ले त म ढोकातिर उत्तिएँ मैले इमर्जेन्सी वार्डको ढोका बाहिर डाक्टर नन्दनलाई देखिहालेँ ऊ सेतो रुमालले पसिना पुछिरहेको थियो उत्तिँदै उसको अगाडि उभिए असिन पसिन काँपिरहेका ओठ एकदम हताश मलाई देखेर अकमकियो सायद ऊ मलाई चिन्थ्यो म बेड नम्बर चौधमा घ्यारेर घ्यारेर च्या गरिरहेको बुढो मान्छेको छोरो हो भनेर डाक्टर साहब मेरो आवाज धर्मर आयो बाले औषधि निल्न सक्नुहुन्न छोरो मान्छे भएर यसरी आत्तिने हो उसले भन्यो नआत्यो बाला एकदम गाह्रो भएको छ ए डाक्टर नन्दनको अनुहार अँध्यारो भयो घरमा को को हुनुहुन्छ आमा र म मात्रै त्यसो भए ऊ एकछिन बोल्न सकेन मेरो मुटु डुकडुक भयो अनि उसले मलाई भन्यो तिम्रो बाको कम्मर दुख्न छोडेको होइन मरिसकेको हो शरीर मर्दै मर्दै माथितिर आइरहेको छ तिम्रो बा सुर्खेत जान चाहन्छन् भने लैजाऊ पुर्खेली थलो जाने इच्छा पूरा गरिदेऊ कहिलेकाहीँ बिरामीले आफ्नै घरको वातावरण पायो भने रोगसँग लड्न सक्छन् म पिल भएँ अब त हामीले कोसिस गर्दा पनि होला जस्तो छैन बा बाँच्नुहुन्न मैले हिक्क गरेँ अब बाँच्न गाह्रो छ अन्तिम अवस्था छ आज हो कि भोलि म छेउको बेन्चमा थुचुक्क बसेँ नरौ मुटु दरो पार डाक्टरले मेरो कपाल चम्सुमायो संसारको रीत यस्तै हो सबै जान्छन् जाऊ बाको अन्तिम इच्छा पूरा गरिदेऊ मैले आफ्नो टाउको खुम्चेका दुई घोडा बिच च्यापेँ छोरो मान्छे भएर यसरी हरेस नखाऊ डाक्टरको आवाज मलिन भयो आफूलाई दरो पार मैले आँसु पुसेँ उठ्न खोजेँ सकिनँ डाक्टरले पाखुरा समाएर उठाइदियो म लर्खराउँदै हिँड्न थालेको थिएँ डाक्टरले दायाँ हात च्याप्प समाउँदै भन्यो बा आमाको अगाडि नरुनु आमालाई गाह्रो हुन्छ बाला पनि जान गाह्रो हुन्छ मलाई सिडी उक्लिन गाह्रो भयो लेक लागे जस्तो हरेक खुट्किलामा पाइला फतक्क गलिरहेका थिए सास बढेको थियो आँसु पुस्ता पुस्ता सर्टका बाउला भिजेका थिए सिडीको हरेक खुड्किला उक्लिँदै गर्दा मेरो आँखा अगाडि बाका तस्विर फनफनी घुमिरहेका थिए बा नभए आमा र म के गरौँला बा नभए म आफ्नो खुसी कसलाई देखाउँला दुःख पर्दा कसका अगाडि रौँला आमाको नचिनो छानो भएको घर कसले बनाइदिएला म जुन खुड्किलो टेक्थेँ त्यहाँ एक थोपा आँसु तप्किएर खस्थ्यो वार्डको ढोकाबाट छिर्ने बित्तिकै हताश आमाले सोध्नुभयो डाक्टर भेटिएन मेरो बक फुटेन एकछिन उभिरहेँ लामो सास तानेर आँटले यति भने बाला सुर्खेत लैजाम अबेरसम्म आमा टोलाउनु भयो बोल्नु भएन मैले भन्नै सकिनँ डाक्टर अब किन आउँदैन च्यालतिर हेर्दै टोलाइरहेँ दुईवटा चरा चुच्चाले पखेटा कनाउँदै भुर्र भुर्र उडिरहेका थिए ती खुसी थिए चञ्चल थिए किनभने तिनका बा बिरामी थिएनन् त्यसो भए आमाले आँसु पुस्नुभयो दिदीलाई फोन गरेर आ म जुरुक्क उठेँ हिँडेर भर्याङका ओह्राला खोड्किला सुरु भएपछि बेसमारी दगुरेँ हतास हतास हतार हतार गेटतिर आइरहेको मलाई देखेर पाले टुवाल्न पर्यो ऊ गेटनेर एउटा मान्छेलाई बाटो देखाइरहेको थियो मेरो आँखा यति राता घामले होइन आँसुले भएका हुन् सायद उसले थाहा पायो बाबुलाई ठिक भएन उसले सोध्यो मैले आँखा लुकाएँ चुपचाप अघि बढेँ उसले फेरि सोधेन फसलहरूमा बत्ती बलिसकेका थिए रेडियोमा समाचार बजिरहेको थियो राति सात बजेको होला फसलका बाहिरपट्टि कुर्सीमा बसेर मानिसहरू दिनभर चिर्सिरहेका धमौरा चिस्याइरहेका थिए टेलिफोनवाला पसलमा साउती क्यालकुलेटरमा औँला चलाइरहेको थियो मैले रिसिभर उठाउँदै कानमा टाँसेँ नम्बर थिचेँ छ सात टू टूमा फोन उठ्यो दिदी मैले भने ए ब्रिस होस् भन् त दिदी भोलि बाला ल्याउँदैछौ दिदी बोलिनन् फोन च्यार च्यार भयो दिदी कान्छा बाला पनि खबर गरम हुन्छ सबैलाई खबर गर मैले दिदीको मसिनो सुकसुकाट रिसिभरसँगै घोप्टाइदिएँ बालाई सुर्खेत त लैजाने हो तर कसरी अब अर्को पहाडले थिच्न थाल्यो बाको आधा ज्यान लतारिन्थ्यो बसमा त कसरी पो लैजान सकिएला केमा लैजाने होला जिपमा लैजाऊ गेटपालेले सल्लाह दियो तिन हजार लाग्छ मैले चिनेको मान्छेको जिप छ बोलाइदिउँ भोलि हामीसित बाँकी जम्मा चार हजार रुपियाँ थिए मैले भने हुन्छ बोलाइदिनु कति बजी बोलाइदिउँ बिहान पाँच बजे पाले अक्मकियो दस नौ बजी त लैजान दिन्नन् उसले भन्यो कागजपत्रको काम गर्नुपर्छ म धुमधुम थियो उभिएँ पालीले मलाई हेरिरह्यो केही सोच्यो र एउटा आशाको त्यान्द्रो मतिर फाल्यो तिमी जसरी हुन्छ गेटसम्म ल्याऊ गेटमा खोलिदिउँला म भित्र दगुरेँ म टक्क अड्किएको थिएँ पास हुन्छस् त परीक्षा सकेकै दिन बाले सोध्नुभएको थियो अँ बा मुसुक हाँस्नुभएको थियो मैले पनि त ट्याक्क ट्याक्क मिलेका चिट सम्झेको थिएँ बजारमा पुलिस चिनेको फाइदै भयो गार्ड बसेको पुलिस हाम्रै दोकानबाट उधारो लान्थ्यो त्यसैले गणितको दिन ढोका छेउ गार्ड बसेको पुलिसले तीनवटा चिट डेस्कमा राखिदिएको थियो लौ चिट आछ सर चिट सारेर पछिल्लो बेन्चमा हडफिल हुनै लागेको मन्दिरतिर मैले चिट सारिदिएको थिएँ गोडाले भुइँबाट स्वात्त बिचरा तिनपल्ट मुत्न गइसकेको थियो अरू त बाहिर बसेका दाई र भाइहरूले झ्यालबाट हुर्याएका चिट सारिरहेका थिए चिट पनि चमेरा झैँ कोठाभरि उडिरहेका थिए बाहिर बसेर सरहरू आफ्ना विद्यार्थी पास गराउन हिसाब मिलाइरहेका थिए डराउँदै डराउँदै मन्दिरले पनि चिट सारेको थियो पास त भइहाल्छु परीक्षाको अन्तिम दिन उकालोमा तरतरी बगेका पसिना पाखुराले पुस्दै उसले सासले भनेको थियो स्कुलका अरू केटाहरू सातै दिनका क्वेसन पेपरमा हिसाब गर्दै मस्किरहेका थिए फर्स्ट डिभिजन हिसाब गर्दा चार सय बिस अङ्क कट्योकी चिज सारा विद्यार्थी पिञ्जराबाट उडेको सुगाजिन चञ्चल थिए सुर्खेत नेपालगञ्ज र काठमाडौँ पढ्न जाने सपना बुढिरहेका थिए त कहाँ जान्छस् त सबै उकालोको माथिल्लो डिस्कोमा छेलिएपछि मन्त्रीले सोधेको थियो हामी मेहेलको रुखमन्तिर थियौँ तलतिरबाट माथि हुत्तिएको चिसो बतासतिर छाती फर्काउँदै मैले भने काठमाडौँ मन्दिर अबेरसम्म टोलायो अनि त यतै पर्छ छैन त अरू कहाँ जाउँ त मन्दिरले फित्ता चुडिनै लागेको चप्पलको चप्पलले धुलो चलाउँदै भनेको थियो यतै पढ्छु बाह्र पास गरेपछि जीवीसम्म मुखिया हुन्छु मुखिया कस्तो रमाइलो कुरा मलाई अरू सोध्नै मन लागेन हामी अबेरसम्म टल्किरहेको कर्णाली हेर्दै टोलाइरह्यौँ मलाई शर्मिलाको झझर्कोले सताइरहेको थियो उसले पनि त परीक्षा दियो अलि हिजो राति आठ बजेको समाचारमा एसएलसीको रिजल्ट निस्केको सुनेपछि म रातभरि निधाउन सकिनँ मन्दिर पनि रातभर निधाउन सकेनछ बिहानै हाम्रो दोकानको तिन फन्का लगाएछ रातभर अनितोले न्याकेकोले म बिहान पख निद्राले भुस भएछु नौ बजे मात्र उठेँ त्यही कति सुतेको आमाले मेरो काँध बेसमारी झकसकाइदिनु भयो मन्दिर आएको आइछ छिटो दूरसञ्चार जा रिजल्ट आएको दिन पनि सुत्छ अलक्षिना हो त मन्दिरे दोकानको कुर्सीमा बसेको थियो उसका गोडा बिस्तारै काँपिरहेका थिए उसको अनुहार अध्यारो थियो हिँडजाम मन्दिर हतारियो पछि लाइन लामो हुन्छ म कालो चिया पिएर दूरसञ्चारतिर दगुरे मन्दिरे पछि लाग्यो बा प्रतिमातिरबाट दुवै हात पछाडि बाँधेर आउँदै हुनुहुन्थ्यो कता हिँडिस् सोध्नुभयो दूरसञ्चार नम्बर टिपिस मैले हत्केला देखाएँ मसी अझै सुकेको थिएन हामी फेरि दगुऱ्यौँ पछाडि फर्केर हेर्दा बा महिला हेरिरहनु भएको थियो ए बाला पनि छटपटी भए जस्तो छ आधा घन्टापछि आउनु अपरेटर टुक्रुको बसेर दाँत माझिरहेको थियो मुखभरि टुथपेस्टको फिज थियो बेला बेला प्याच्च थुक थियो अगाडि भुइँमा फिजको थुप्रो थियो अहिले हेरिदेऊ न मन्दिरले भन्यो पछि पालो पाइन्न दस नबजी हुन्न अपरेटरले फेरि प्याच्च थुक्यो अपरेटर कम घमण्डी थिएन बुटोलबाट आएको अरे म नभए यो जिल्लै चल्दैन जस्तो धाकिदिन्थ्यो सोलारले भ्याउँदैन उसले फेरि ब्रस मुखका कुना काप्चामा घुमाउँदै भन्यो चार्ज हुनु परेन आज त दिनभरि टेलिफोन चाहिन्छ अब पैँतालिस मिनट नकुरी भएन फेरि परेका बेला घडी पनि बिस्तारै घुम्छ अब के गर्ने होला त मुत्न जाउँ मन्दिर अत्तालियो बल्ल तल्ल साढे दस बजे दूरसञ्चारको दैलो उग्रियो बजारका सबै विद्यार्थी आएका थिए अटेस मटेस भिड थियो हामी अगाडि नै थियौँ बेला बेला भिडले अगाडि हुत्याउन खोज्थ्यो डर र गर्मीले विद्यार्थीका पसिना बग्न थालिसकेका थिए पसिनाले मेरा आँखाका चेप र नाकका पोरा पनि सकसकाउन थालिसकेका थिए मैले हत्केलामा लेखेर ल्याएको सिम्बोल नम्बर मेटिएला भनेर पसिना पनि पुसिनँ अपरेटरका पनि पसिना निस्केका थिए वैशाखको महिना भएर पनि होला काम चर्को थियो फेरि जिल्लाको एउटै टेलिफोनमा भिड लाग्ने त भइगयो बल्ल अपरेटरले रजिस्ट्रार आयो कलमको बिर्को खोल्दै सोध्यो सिम्बल नम्बर कति हो शून्य शून्य छ दुई दुई सात नौ आई मैले हत्केलामा कोरिएका अङ्कहरू हेरेँ ती पसिनाले मेटी नै आँटेका थिए अनि मन्दिर तिम्रो मन्दिरले पाइन्टको गोजीबाट कच्चा कुचुक परेको कागज झिक्यो र निलो मसीले लेखेका अङ्कहरू सुनायो शून्य शून्य छ दुई दुई आठ शून्य जे उसले टिपेर रुजु गर्यो अनि भन्यो जाऊ आधी घन्टापछि आऊ हामी बाहिर निस्क्यौँ डरले अनुहार निलो भएको अर्को केटो दैलोभित्र छिर्यो काठमाडौँमा एक दुईजना मान्छे छन् जसले सबैको नम्बर हेरिदिन्छन् यो कुरा त पहिले नै मन्त्रीले सुनाएको थियो हाम्रा ओठमुख सुक्न थाले ज्यान पनि त्यसै त्यसै सुत्तै गयो जस्तो लाग्न थाल्यो मन्दिरले फेरि पिसाब फेर्न जाने कुरा गर्यो हेलिप्याडतिरको भिरालोमा हामी झ्याङतिर छेलियौँ तुरुक्क पहेँलो पिसाबको मसिनो धर्को छुट्यो मैले कर्के आँखाले मन्दिरतिर हेरेँ उसका गोडा लगलगी काँपिरहेका थिए कुकुरले ढाड मर्काए चाहिँ उसले सारा ज्यान झट्कारेर फुत्त झ्याङबाट बाहिर निस्कियो चुली मालिकाको तालुमा हिँडिरहेको काम झन भरभराउँदै गयो त्यसले ओठ मात्र होइन आँट पनि सुकाउँदै गयो अत्तालिएर हो कि तिग्राका कापमा सल्याङ सल्याङ हिँडे जस्तो भइरहेको थियो अबेरसम्म बराली र दूरसञ्चार पुग्दा त वातावरण फेरिसकेको थियो अपरेटरले नम्बर टिपिसकेको थियो कतिले त पास भएको पनि थाहा पाइसकेका थिए सालगारीको स्याल झैँ चिच्चाइरहेका थिए पालै पालो दैलोभित्र छिर्दै उफ्रँदै आइरहेका थिए मन्दिरले एकपल्ट मतिर काँतर नजरले हेऱ्यो बिचरा भित्र जान डराउँदै थियो म भित्र छिरेँ अपरेटर असिन पसिन भइसकेको थियो मैले रजिस्टरमा लेखेको आफ्नो नम्बर देखाएँ अपरेटरले हाँस्दै भन्यो सेकेन्ड डिभिजन मेरो त छुलुकै पिसाब निस्कियो म बतास चाहिँ उत्तिँदै बाहिर निस्केर मन्दिरतिर हेर्दै चिच्चाएँ म त पास भएँ मन्दिरे झस्किँदै कब्जियत भए चाहिँ हाँस्यो हे हे हे बाहिर उभिएका अरू पनि उहाँसँगै कराए डराउँदै मन्दिरे लुसुक्क भित्र पस्यो एकछिन बाहिर आएन र मन्दिर निस्क्यो दैलोमा उभिएर भिडतिर हेऱ्यो अनि जोडले आकाशै च्यातिने गरी चिच्चायो फर्स्ट डिभिजन भिड त ट्वाल्ल यसपालि अरू कसैले फर्स्ट डिभिजन ल्याएको थिएन ट्वाल्ल परेको भिड हेर्दै मन्दिर एकछिन अल्मलियो एक्कासी चुलीमालिका नै तर्सिने गरी ताली बज्यो त्यसमा एक ताली मेरो पनि थियो मन्दिरेर र म खुसीले बतास चाहिँ उडिरहेका थियौँ म त दुई उफ्राइमै दोकानमा आइपुगेको थिएँ आमाले ओरै भएको थियो पास भएँ म त म ओरैबाट चाहेँ दत आमा त रुनुभयो साडीको सबकोले आँसु पुस्नुभयो बा पनि दोकानतिर बाहिर आउनुभयो दोकानमा दुईजना ग्राहक थिए ती पनि मेरो कुरा सुनेर हाँसे म खुसीले लगलगी काँप्दै बाछेउ पुगेँ बा थोते हाँस्नुभयो म पनि हाँसेँ बाले भन्नुभयो स्याबास मलाई खुसी बनाइस् गरिबकी मैले देखिहालेँ बाका निला नसा भरिएका हत्काला बिस्तारै काँपिरहेका थिए बाले हत्काला पाइन्टको गोजीमा घुसार्नुभयो अनि मन्दिरे के भयो त आमाले सोध्नुभयो मन्दिरे हाँसेर जोडले करायो फर्स्ट डिभिजन अनि दगुर्यो त्यस दिन त सारा बजारमा मन्दिरेकै चर्चा थियो मन्दिरे जता भिड उतै दुःख गरी पढ्यो फर्स्ट डिभिजन आयो अब यसका दुःखका दिन गए मानिसहरू भन्थे मन्दिरले पनि बजारमा तिन चार फन्का लगाइसकेको थियो चौकीमा बोलाएर डिएसपी साफले अबिर पनि लगाइदिएका थिए पछि मन्दिरले सुनाएको थियो उनले भनेका अरे मन्दिर अब तिमी इन्सपेक्टर बन्नुपर्छ रिजल्ट आएको भएर होला बजारमा हल्ली खल्ली थियो मान्माबाट जम्मा अठारजना पास भएका थिए पैँतिस फेल मन्दिरे र मैले रानी ढुङ्गादेखि हेलिप्याडसम्म चक्कर लगायौँ खुसीले हाम्रा ओठ काँपिरहेका थिए साँझ पख मन्दिरे भैँसी दुहुनु छ भन्दै घर गयो बा दोकानमा हुनुहुन्थेन म भान्सा झरेँ आमा पनि खुसीले मजुर चाहिँ नाचिरहनु भएको थियो मलाई सबैभन्दा मनपर्ने आलु काउली टमाटरको तरकारी पकाउने सुरुमा हुनुहुन्थ्यो चिया खान्छस् आमाले ओठ कमाउँदै सोध्नुभयो मैले दायाँ बायाँ टाउको हल्लाएँ एकैछिनमा घद्रा गद्दा गर्दै बा पनि भान्सा झर्नुभयो बाको हातमा तलतिर झोलिएको कालो पोलिथिनको ब्याग थियो के ल्याउनु भयो आमाको आँखा चिम्सा भए मासु हो बाले ब्याग सङ्घारमा थपक्क राख्नुभयो तिमीहरू खाऊ साँच्चै त काठमाडौँ नै जान्छस् आमाको अनुहार मलिन भयो छेउमा धिप्दै रहेको लालटिनको पहिलो प्रकाश आमाको अनुहारभर छरिएको थियो अँ मैले भने सबै त जान्छन् मेरो कुरा सुनेर बा बोल्नु भएन सामान रित्तिँदै गएको आलमारीमा अडेस लागेर केही सोध्नै हुनुहुन्थ्यो क्यारे आँखा बन्द थिए बेला बेला आँखाको ढकनी हल्लिन्थे खुम्चेका घुँडाहरू बिस्तारै हल्लिरहेका थिए के जाँदो हो काठमाडौँ एकछिनपछि बा बर्बर आउनुभयो मैले सिर्ने उराएँ सुर्खेतमा नै राम्रा क्याम्पस छन् बाले लालटिन उचालेर काखमा राख्दै भन्नुभयो त त टाठो बाटो छस् वकिल पढ नै काठमाडौँ जान्छु म रुला रुला भएँ अस्ति भर्खर बजारका आधा केटाहरू काठमाडौँ हिँडिसकेका थिए आएपछि भेट्नु भनेर मलाई भनेका थिए किन जानु पर्यो काठमाडौँ आमा झर्किनु भयो सुर्खेत गइस् भने नजिक पर्छ हामी बुढाबुढी भइसक्यौँ तैँले हेर्नु पर्दैन म बोलिनँ सुर्खेत गइस भने हामीलाई पनि आउन जान सजिलो हुन्छ बाले मलाई गडेर हेर्नुभयो तेरि आमालाई बस चढ्ने हुन्न उल्टी हुन्छ तँलाई भेट्न कसरी आउली भन् त दसैँमा त आइहाल्छु नि त एउटै छस् हाम्रो भर तैँमाथि त हो नि आमाले सुख गर्नुभयो सधैँलाई जानलाई हो र मैले रिसाउँदै भने के थाहा बिर्सि पो हाल्छस् कि आमा खिस्सा हाँस्नुभयो तर आँखाका चेप रछाइरहेका थिए अब त बुझ्ने भइसकिस् बाले खुम्चेका गोडा फैलाउनु भयो कुरा बुझ छस् त त्यो काठमाडौँमा पढ्नेहरूले जहाँ पनि पढ्छन् सुर्खेतमै पढ एकछिन मौनता छायो असारको तेस्रो हप्ता दुई हप्तादेखि पानी परेको थिएन दिउँसो चुली मालिकाको तालुमाथि कालो बादल मडारिएको थियो अहिले भने बेला बेला गडेङगुडुङ गरिरहेका थिए बजार सुनसान थियो राति नौ बजे त कुकुर दगुरे पनि हाम्रो सातो जान्थ्यो बेला बेला बुट बजाउँदै पुलिस या त आर्मी हिँडिरहन्थे गडरममा बादल कराउँदा झिलिक्क बिजुलीको चमक ढोकाका चरबाट भित्र छिर्यो त्यसपछि बाह्र आमाले अबेरसम्म टोलाउँदै एकअर्काको अनुहार हेर्नुभयो म शिर निहुराएर बसिरहेँ खुम्चेका गोडा निदाएछन् झमझमाउन थाले मैले आँसु पुछेँ नरो बाले भन्नुभयो यत्रो एसएलसी पास भएको मान्छे पनि रुन्छन् व्यावहारिक पनि बन्न सिक अब तँलाई पढाउँदिन त भनेकै छैन जति मन लाग्छ पढ म पढाउँछु तर काठमाडौँ जान्छु भन्ने डिपी नले नाइ म काठमाडौँ जान्छु नचाहिने कुरा नगर बाले भन्नुभयो म भागेर जान्छु बुढाबाबा मलाई छाडेर भाग्छस् भने भाग बाले अर्कै दिशातिर हेर्दै भन्नुभयो मेरो अन्तिम निर्णय यही हो त काठमाडौँ जान पाउन्नस् त मेरै भरमा छस् तैँले मैले भनेकै मान्नुपर्छ बाहिर टप टप टप पानी भर्सियो आमाका आँखा चनाखा भए छानो चुइन्छ कि के हो हुन्थे चुइन दिए कसलाई भनेर साँच्ने अब बाले आफ्नो तालु सुमसुमाउँदै भन्नुभयो फेरि कोही बोलेन जासुत एकछिनपछि आमाले मलिन स्वरमा मलाई भन्नुभयो म जुरुक्क उठेँ गोडा निधाएर लुला भएका थिए मैले लुला गोडा लतारेँ राति अबेरसम्म बाह्र आमा निधाउनु भएन गुनगुन गरिरहनु भयो मलाई पनि निद्रै लागेन मलाई थाहा थियो म बा आमालाई छोडेर भाग्न सक्दिनँ काठमाडौँ जाने सपना पनि मार्न सक्दिनँ भर्खरै झरी थामिएको थियो बजारका सडकमा हिलो नै हिलो बाटोका चाक्ला ढुङ्गा मनतिर पनि पानी जमिसकेको थियो ढुङ्गा पनि फक्लक्क बाहिर निस्केका थिए टेकुकी मन्दिरको पानी पिँडोलाभरि छ्यापिन्थ्यो चुली मालिकाको शिरलाई बादलले छापेको त कति दिन भयो भयो सल्लाहगारी पनि मसिनो हुस्सुले ढाकिरहन्थ्यो साउनको पहिलो हप्ता यस्तै हुन्थ्यो बिहानैदेखि पानी बर्सिएकाले कता जानु दोकानबाट निस्किन पनि दिक्क लागिरहेको थियो गुन्डुङ्ग कम्बल उडेर झोक्राइरहेको थिए कान पनि चिसा भइसकेका थिए पौने एघार बजे झरी थामियो कालो बादल चिरेर सूर्यका मसिना किरण दोकानका भित्तामा माउसुरी चाहिँ ढाँसिए त्यसै बेला मन्दिरे हतारिँदै दोकानमा आइपुग्यो उसले कोट लगाएको थियो काँध सबै रुजेको थियो कपाल पनि कानमाथि जमराजी लत्रक परेका थिए मोराले त आँखी बाउ पनि रुजाएछ थाहा पाइस् उसले काउन्टरमा हात राखेर जुरुको उचालिँदै भन्यो मार्कसिट आयो रे हो र मैले वात त कम्बल फालेँ अघि आधा घन्टा अगाडि खुसीलाल सरले लिएर गएका अरे त्यसो भए हिँड मैले भने यत्तिकै जानु मन्दिरले चप्पलको पाइन्टको पछिल्लो भागभरि उछिट्याएको हिरो देखायो अब फर्स्ट डिभिजन ल्याएको चिटिक्क परेर जाउँ सोचिरहेको होला केही हुन्न हिलोले बाटोमा फेरि उचिटिहाल्छ मैले जुत्ता कस्तै भने अहिले नै जाम पछि अरूले पनि थाहा पाउँछन् लाइन लाग्नुपर्छ हिँडौँ त दोकानको दायाँपट्टि सानो खोपिल्टोमा जमेको पानीले पाइन्टको हिलो पखाल्दै ऊ पनि हतारियो बाह्र आमा भान्सामै हुनुहुन्थ्यो मैले सानो पर्मा मुख चोरेर भने आमा मार्कसिट आयो रे म स्कुल गएँ र दगुरेँ झरीले त मानमा वरिपरिका डाँडा हरिया भएका थिए हजारौँ सुगाले पखेटा फैलाए जस्तो गुराँस र काफलका पात नरम भएका थिए ओह्रालोमा दगुर्दै गर्दा फेरि सिमसिम पानी बर्सिन थाल्यो जुगादेखि तर्सिँदै म ढुङ्गै ढुङ्गामा टेक्दै दगुरिरहेको थिएँ मन्दिर अघि अघि थियो बेला बेला फर्केर पछाडि हेर्थ्यो अनि एउटा ढुङ्गामाथि उभिएर कोर्थ्यो उसको अनुहार रातो रातो हुँदै गएको थियो हेडसर त सरलाई गइसके अरे उसले भन्यो सर्टिफिकेटमा कसले साइन गर्छ त खुसीलाल सर निमित्त भाषण रे बाटो छेउका झ्याङबाट जोगिँदै म फेरि दगुरेँ यसपल्ट मन्दिरले पछ्यायो चप्पलभित्र हिलो पसेकाले उसको हिँडाइ लरबरिएको थियो बजारमा सबैभन्दा पहिले मार्कसिट कसलाई देखाउँछस् पछाडिबाट मन्दिरेको आवाज आयो बालाई मैले टक्क अडेर भने अनि त कसलाई देखाउँछस् नि डिएसपी साहबलाई उसले भन्यो इन्सपेक्टर बनाउँछु भनेका छन् चिसो बतासले एक टुक्रा हुस्सु मानमातिर उडायो हामीले पनि हुस्सु पछि आयौँ ल स्कुलमा त भिड भइसकेको थियो प्राय सबै मानमाका विद्यार्थी थिए सबै ओभाना भिजेका त मन्दिर र म मात्रै कतिले त मार्कसिट पाइ पनि सकेका थिए झुन्ड झुन्ड बनाएर आफ्ना नम्बर फलाकिरहेका थिए हामी आएको पनि कसैले पत्तो पाएन अफिसको ढोकाबाट दुईवटा केटा बाहिर निस्के दुवै फेल भएका थिए र त मार्कसिट मुठ्याइरहेका थिए तिनको अनुहार पनि खस्किएको थियो मैले ढोकाबाट भित्र चियाएँ अगाडि टेबलमा मार्कसिट फिजारेर खुसीलाल बसिरहेका थिए मैले ढोकाबाटै नमस्ते गरेँ सरले दायाँ हात उठाएर भित्र बोलाए गुड सेकेन्ड डिभिजन सरले मेरो मार्कसिट झिक्दै मतिर बढाउँदै भने अब पढ्न कहाँ जान्छौ काठमाडौँ मैले काँपिरहेको हातमा मार्कसिट थापेँ वा म आफ्नो मार्कसिट हेर्दै उज्यालो अनुहार लिएर बाहिर निस्केँ त्यस्तै अनुहार बनाएर मन्दिरभित्र पस्यो खोइ तिम्रो कति नम्बर आयो एउटाले स्वात्त मेरो मार्कसिट तान्यो तिन सय अन्ठाउन्न मैले भनेको चित्त बुझेनछ नम्बर फलाक्न थाल्यो अङ्ग्रेजी अडचालिस नेपाली पचास म्याथमेटिक्स बत्तिस साइन्स छप्पन्न एजुकेसन साठी इकोनोमिक्स बाहन्न हेल्थ एजुकेसन साठी म्याथमेटिक्समा जम्मा बत्तिस केटोले ओठ लेप्र्याउँदै मार्कसिट मतिर उर्यायो मैले ट्याप्प समाएँ म मनमा नै हाँसेँ के को बत्तिस यति पनि पुलिसले चिट नदिएको भए आउँथ्यो केटाहरूले फेरि अर्को मार्केट फलाक्न थालिसकेका थिए मन्दिरेको हो कि भनेर म भिडभित्र पसेँ अर्कैको रहेछ खोइ त मन्दिरे ऊ कतै देखिएन अफिस कोठाभित्रै पो छ कि मैले ढोकाबाट चियाएँ सर रजिस्टरमा केही टिपिरहेका थिए के हेरेको उनले चिम्सा आँखा मतिर फर्काए मन्दिरे छैन सर सरले आँखा जुदाएर हेरे म अलिकति रत्रिएँ तिमी मन्दिरका साथी हौ अँ यता आऊ त म सरको छेउ पुगेँ अरूलाई नभन अहिले सरको अनुहार निन्याउरो भयो मन्दिरले त फेल भएको रहेछ मलाई भनन् न रिङ्गाटा चल्यो सरले मलाई सम्झाए नम्बर हेर्नेले गलत नम्बर हेरिदिएछ मन्दिरलाई त तीन विषय लाछन् अङ्ग्रेजी गणित र साइन्स मार्कसिट हेरेपछि मन्दिरले हिक्का थाम्न सकेको थिएन अरे उत्थर र काँपेको थियो जाऊ मन्दिरलाई सम्झाऊ सरले रजिस्टरमा घोटिँदै भने रुँदै गएको छ म हुरी चाहिँ बाहिर निस्केँ स्कुलको आँगनबीच उभिएर माथि हेरेँ मन्दिरे बेसमारी रहेको थियो बेला बेला बाटो छेउका ऐसेलुका झ्याङमा छेलिन्थ्यो ऊ कतै अडिएन रह्यो पटक पटक उसका दुवै हात अनुहारतिर गइरहेका थिए सायद ऊ आँसु पुछिरहेको थियो त्यसपछि मन्दिरे बजारमा देखिएन मन्दिरे मामा घर गएको छ मन्दिरे घरमै लुक्या छ मन्दिरे सुटुक्क कता भाग्यो कता यस्ता धेरै हल्ला बजारमा फिजिए अर्को हल्ला पनि फैलियो मन्दिरे फेल भएको थाहा पाएर डिएसपी साहबले पनि खोजेका थिए अरे बिचरा साह्रै असल थियो कहाँ गयो होला एक दिन साँझ आमाले भन्नुभयो अनुहार निनाउरो बनाउँदै मैले धेरैतिर उसलाई खोजेँ एकपल्ट उसको घरमा पनि गएको थिएँ म मन्दिरेकी आमा पनि थिएनन् कतै गकी होलेन् दैलो बन्द थियो पिँढीमा हरिया माखा भन्किरहेका थिए घर पछाडिको गोठमा भैँसी बेसमारी कराइरहेको थियो अर्कोपल्ट जाँदा भने आमा भेटिन् कपाल जिङ्रिङ थिए काला पनि सिरकको खोल चाहिँ खुजमुजेका हातभरि ढाडिएका जुगा जस्ता नसा प्रष्ट देखिन्थे नाकमा गोलो ढुङ्ग्री जुन्डेको थियो पुरानो र धेरै ठाउँमा गाडा रातो टालो टालेको फिक्का रातो मखमलको चोलो टाटेपाटे छिटको गुन्यौँ पचपन्न वर्ष जतिकी त होलिन् हात र गोडाका नङ बढेका थिए उनी पिँढीमा बसेर डोको बन्दै थिइन् काँपिरहेका हातभरि निगालाका चोया थिए को पढ्यौ तुमी उनले धमिला आँखाले मलाई हेरिन् मन्दिरै छैन छाउल्या पढ्यौ कि त उनले एउटा निगालो तनक्क तन्काइन् अँ हो मन्दिरै कहाँ कहाँ छ हाउडीतिर छियो गरे तुमी जैथो चाँदोगरिया गरिया पढ्यौन कठै बाबा लाउरिया मुन्दिरिया बातै रुदो हो कहिले फर्किन्छ उनले ट्वाल्न पर्दै हेरिन् उनका ओठ काँपे अब त क्या फिर्ला माओवादी भइगयो माओवादी मेरो हातबाट फतक्क गले के गरौँ के गरौँ भयो खेतका कानलाई कान्ला दगुरे म भित्रसम्म चिसिएको थिएँ जसरी मान्छे आफ्नै चिसा पसिनाले चिसिन्छन् मन्दिरे माओवादी भएको खबर बजारभरि फैलिँदै गयो बाह्र आमाले पनि सुन्नुभएछ त्यसको तिन दिनपछि राति बाले भन्नुभयो तेरो घिडघिडो काठमाडौँ नै छ जा त काठमाडौँ म भोलि काठमाडौँ जाँदैछु बरातुको अनिलले काठमाडौँमा कोठा खोजिसकेको थियो फोन गरेर भनेको थियो बाह्र सय छ भाडा तिमीलाई छ सय पर्छ मैले बाला सुनाएको थिएँ बाले पनि कोठा भाडा खाना र कलेजको फिस गरेर महिना महिना पच्चिस सय पठाइदिन्छु भन्नुभएको थियो किन दिनु पऱ्यो त्यति धेरै पैसा आमा कराउनु भएको थियो अरूले त पन्ध्र सयमै पुर्याउँछ अरे हुन्थे चस्माको डिलबाट मलाई हेर्दै बा हाँस्नु भएको थियो गोजीमा पैसा भएन भने छोरो मान्छेमा याव आउँदैन रातिको साढे बाह्र भइसकेको थियो होला झ्यालबाट मसिनो सिरेटोभित्र पसिरहेको थियो त्यसले मेरा कानका लोती चिस्साइरहेको थियो झ्यालमा ठोकेको प्लास्टिक पनि घाइते चराको पखेटा चाहिँ फडफडाइरहेको थियो म पनि त्यही प्लास्टिक चाहिँ छटपटाइरहेको थिएँ अघि साँझ दोकानमा बानी रास देखिनु भएको थियो आमा त पुरै रुन्छे लालटिन पनि कस्तो निरस भएको थियो टाइममा खाना खानु क्याम्पस सधैँ जानु अबेरसम्म नसुत्नु यताउता धेरै नबरा लिनु राम्रो सङ्गत गर्नु शनिबार फोन गर्नु बाह्र आमाले सम्झाइरहनु भयो मैले मनमा नै प्रतिज्ञा गरिरहेँ बाह्र आमाले भनेको सबै मान्छु कहिले दुःख दिन्न असल छोरो हुन्छु भोलि बिहानतिर आठ बजी हेलिकप्टर आउँदै थियो पुलिसले मेरो नाम टिपिसकेको थियो बजारकै कृष्ण दाईले मलाई काठमाडौँ पुर्याइदिने जिम्मा लिएका थिए मलाई काठमाडौँ जान कसैले रोक्न सक्नेवाला थिएन खुसी पो हुनुपर्ने हो तर किन किन चस्सको मन दुखिरहेको थियो अघि भर्खर बुट बजाउँदै आर्मी गएका थिए आर्मी गइसकेपछि आमाले मसिनो सुस्केर हाल्नुभएको थियो बिचरा खुब छटपटिनु भएको थियो कपडा बेला बेला धुनु आमाले भन्नुभएको थियो आमालाई थाहा थियो लुगाको मामलामा म बेपरवाह थिएँ कलरभरि मैल बोकेर छोरो क्याम्पस जाला भन्ने आमालाई ठुलो पिर थियो साँझभरि आमाले के के पोको पारिदिनु भयो के के रातो सिमी एक लिटर घिउ सधैँ बाले ओछ्याउने गरेको राडी सर्ट र पाइन्टका लागि दुई दुई पिस कपडा फिक्का निलो रङको मैले पनि सुटुका बाह्र आमाको फोटा ब्यागमा लुकाएको थिएँ बाको उही पुरानो फोटो दाँत बाहिर निस्केको सहर हो केही सिकेर फर्किन्छ पढाउनु त पऱ्यो के अरे बाले भन्नुभएको थियो मैले गढेर बाला हेरेको थिएँ बाका गाला चाउरी परिसकेका छन् कपास चाहिँ घुच्चुका कपाल फुलेका थिए एकैछिन हिँड्दा पनि दम फुल्थ्यो सुक्दै गएका पिँडौला पनि रातभरि कर्करी दुख्छन् रे कहिलेकाहीँ आमा राति उठेर मालिस गरिदिनुहुन्थ्यो म कसरी छोडौँला मेरा बालाई आमाको कपाल पनि पुरानो कुचो झैँ पातलिँदै गएका थिए हाँस्दा आँखा छेउ बेसमारी चाउरी पर्थे पेट सुक्दै गएको थियो ब्लाउज पनि खुकुलो हुँदै गएको थियो एकान्तमा आमा त्यसै त्यसै बरबराएको देखेको थिएँ बेला बेला खुइया सुस्केर हाल्नुहुन्थ्यो खै के को चिन्ता थियो म कसरी छोडौँला मेरी आमालाई बाह्र आमालाई त्यसै चिन्ता थियो छोरो काठमाडौँ गएर फर्किन्न कि के म त्यति निष्ठुरी बनौला र त्यतिकै यो डाँडामा छोड्नुला मेरा बाह्र आमालाई मैले मैले चिसो सिरेटो पसिरहेको झालतिर कोल्टी फर्दै मुठी कसेँ म धेरै पढेर फर्किन्छु बाह्र आमालाई पाल्छु पढेपछि जागिर खान्छु तपाईँहरूलाई पाल्छु अघि साँझ मैले भनेको थिएँ आमालाई त सधैँ मासु तैँले कमाउने बेलासम्म त मेरा सबै दाँत फुक्लिसक्छन् आमा हाँस्नु भएको थियो कसरी खामला खै मासु केरै केरा खानु होला नि त म पनि हाँसेको थिएँ चपाउनु पर्दैन नि मेरो कुरा सुनेर बा पनि खिच्छ हाँस्नु भएको थियो बाको हाँसो त्यति नै थियो पछि त अबेरसम्म हाँस्नु भएन खै के सोचेर टोलाइरहनु भयो मैले झ्याप्प आँखा बन्द गरेँ कञ्चट भाँसिँदै गएको बाको अनुहार आँखाभरि आइपुग्यो कसरी निदाम्ला खै यो रात हेलिकप्टरको म झल्यास भएँ हतारिँदै मैले सिरक फालेँ झ्यालबाट उज्यालोभित्र आइसकेको थियो चाँडो घर आमा पनि हतारिँदै आइपुग्नुभयो हेलिकप्टर आइपुग्यो आमाको हातमा चिया थियो मैले लिएँ अङ्गारी च्वात्त पोल्ने गरी एक घुटको पिएँ काठमाडौँमा त के पाइयो होला यस्तो चिया बो छाड्दे मैले हतारिँदै चिया पिएको देखेर आमाले भन्नुभयो आधा गिलास आमालाई दिँदै म पलङबाट ओर्लिएँ अझै उठेन बा पनि आइपुग्नु भयो बा हतारिनु भएको थियो कस्तो फुङ्ग उडेको बाको अनुहार म त्यसै पिलपिल भएँ हतार हतार कपडा लगाएँ कृष्णदाई दैलोनिर उभिएका थिए चाँडो गर ती पनि गराए बजारका केही मानिस हतारिँदै हेलिप्याडतिर दौडिरहेका थिए मेरो पेट खल्लो हुन थाल्यो बाले हतारिँदै पसल अगाडि ब्याग राखिदिनु भयो मैले लैजानुपर्ने सामान यति त थिएँ एउटा ब्याग दुईवटा गुन्टा एउटामा घिउ सिमी र अर्कोमा राडी मलाई के गरौँ के गरौँ भयो मैले ट्याप्प ब्रस समाएँ फेरि के भयो आमा हतारिनु भयो दाँत माझ्छु भो पर्दैन उतै माझ्नु मैले ब्रस ब्यागको पछिल्लो प्याकेटमा घुसारेँ मैले जुत्ताको तुना बाँधिरहेका बेला बाले गल्तीबाट पैसा झिकिसक्नु भएछ गल्लाबाट म तुना बाँधेर उठेँ बाले नौ हजार दिनुभयो नचाहिने कुरामा खर्च नगर्नु केमा खर्च हुन्छ टिपेर राख्नु मैले पैसा पाइनको अघिल्लो जेबमा घुसारेँ हिँडौँ कृष्णदाई आत्तिए मैले ब्याग समाएँ कृष्णदाईले एउटा गुन्टो समाए आमाले अर्को गुन्टो समाउनु भयो यहाँ आत बाले हातको सिको फाइभ घडी झिक्दै बोलाउनु भयो यो लगा मैले घडीतिर हात बढाएँ बाले मेरो देब्रे नाडी च्याप्प समाउनु भयो घडी मेरो नाडीमा झुन्डियो अनि बाले मेरा शिरमा काँपिरहेका हात राख्दै भन्नुभयो पुगेपछि फोन गर्नु मेरो रुद्रघन्टी बेसमारी दुख्यो म बाका गोडामा झुकेँ कृष्णदाई हतारिँदै दगुरे म पनि पछि लागेँ आमाले मलाई पछ्याउनु भयो मैले पर पुगेर फर्केर हेरेँ बा अझै दोकान अगाडि हुनुहुन्थ्यो बुढो पहाड जाँ बाटोमा धेरै परिचित मान्छे भेटिए तिनले राम्ररी पढ्नु भनेर विदा गरे हेलिप्याड पुग्दा त पुलिसले लिस्ट हेर्दै सुर्खेत झर्ने मान्छेलाई भित्र पठाइरहेको थियो छिटो गर हामीलाई देख्ने बित्तिकै उसले भन्यो कृष्णदाई हतारिँदै एउटा गुन्टो बोकेर हेलिकप्टरतिर पसे मैले आमाको अनुहारतिर हेरेँ अनुहार पसिनाले भरिएको थियो हात बिस्तारै काँपिरहेका थिए कसरी जान्छु भनौँ म पहिलोपल्ट बा आमासँग यसरी छुट्टिँदै थिएँ इन्द्रणीबाट छुट्टिरहेको एक टुक्रा रङ जाएँ म आमाका गोडामा निहुरिएँ आमाले पनि मेरो घुङ्रिएको कपालका फेदसम्म औँला पुर्याउँदै भन्नुभयो राम्ररी जानु घर नबिर्सानु म रन्थनिएँ म मेरा बा आमालाई बिर्स्यौँला र कहीँ मेरा आँखाहरू धमिला भए जुरुक्क उठेर हेर्दा आमाको ओठमा सूर्यमुखी देखिएन धङधङिँदै हेलिकप्टर आकाशतिर उक्लिएको थियो सिसाको झ्यालमा टाउको अड्याउँदै मैले तल हेरेको थिएँ हेलिकप्टर बादलका खुड्किला टेक्दै उक्लिएको थियो मैले तल देखेँ आमा साडीको सबकोले मुख छोप्दै आकाशतिर हेरिरहनु भएको थियो मेलको एक्लो रुखमुनतिर उभिएर रुख चाहिँ उदास क्यारा छस् बाको आवाज आयो पढ्या छस् कि छैनस् पढ्दैछु मैले पठाएको थिएँ पाइस पाएँ पुग्छ कि पुग्दैन पुग्छ तेरि आमा पनि आउँछु भन्ती कुरा गर्न आउनु पाइनँ मैले पनि बल्ल पालो पाएँ बाको आवाज मलिन भयो आत्तैको आत्तै गर्छे म बोलिनँ फोनको जारी आयो क्यार क्यार आवाज आयो सायद मानवमा बादल लागेको होला बादल लाग्यो कि फोन क्यार क्यार गर्थ्यो कहिलेकाहीँ त आवाज पनि बुझिन्थ्यो मलाई खोकी चल्यो एकछिन खोक्नु भयो यति बेला बाको अनुहार रातो भयो होला पोहोर आइनस् बाको स्यास्या बढ्यो यसपालि हेलिकप्टर पाइस भने आएस साह्रै न्यास्रो लाग्छ हुन्छ माओवादीले सबै पुल काटेछन् हिँडेर त आउन सकिन्न क्यारे बाले फेरि खोक्नुभयो यसपालि अलिक चाँडै आएस न त हेलिकप्टर पनि पाइन्न मैले सुनिरहेँ अचेल व्यापार पनि छैन जम्मा पैसा पनि छैनन् पाइस् भने सानोतिनो जागिर खाएस् अब त बुझ्ने पनि भइसकिस् हुन्छ मैले उत्तर दिएँ ल त अरू मान्छे पनि लाइनमा छन् मौका मिल्यो भने फोन गर्नु हुन्छ ल राखेँ खत्याक्क ट्यौँ ट्यौँ बाले फोन राखिदिनु भएछ म एकछिन रिसिभर समाएर उभिरहेँ घरबेटी छेउको कुर्सीमा अखबार पढ्दै बसेको थियो उसले कर्के आँखाले मात्रै हेऱ्यो मैले पनि रिसिभर राखेर कोठातिर झरेँ म ओछ्यानमा ढल्किएँ बाह्र आमाको सम्झनाले सताउन थाल्यो सारा मानमा बजार आँखाभरि घुम्न थाल्यो घरबेटी साह्रै कचकची थियो महिनाको एक गते नै भाडा माग्थ्यो डेढ दुई महिना नभई घरबाट पैसा आउँदैन थियो पैसा पठाउन ढिलो हुन्थ्यो त्यसैले बाले अचेल दुई तिन महिनाको पैसा एकैपल्ट पठाउन थाल्नुभएको थियो पैसा बोकेर आएका मान्छेको फोन आयो भने घरबेटीले पनि मुसुक्क हाँस्दै बोलाउन आउँथ्यो अरू फोनको त्यति वास्ता गर्दैनथ्यो पैसा पठाएको केही दिनमै घरबाट फोन आउँथ्यो फोनमा कि त आमा आउनुहुन्थ्यो कि त बा आमा आएको बेला म अबेरसम्म कुरा गर्थेँ बासी त भने किन हो बोल्नै सक्दिनँ थिएँ काठमाडौँ आएको पनि तिन वर्ष भइसकेको थियो मैले बल्ल आइए पनि पास गरेँ अङ्ग्रेजीमा ब्याग थियो नि त अरू विषय त मजाले पास गरेँ इस कहिलेकाहीँ आफैलाई लोप्पा खुवाउन मन लाग्थ्यो खुब चिट चोरेर पास भएकोले पनि काठमाडौँमा पढ्नुपर्ने हरेक दिन काठमाडौँमा नराम्रा समाचार मात्र छापिन्थे कालीकोटतिरको समाचार छापिएको दिन म पत्रिका पढ्दै टोलाउँथेँ मलाई थाहा थियो अचेल सदरमुकाममा व्यापार छैन पैसा बोकेर आउनेहरू पनि सुनाइदिन्थे बाजा त बुढो हुनुभएको छ बजै दुब्ल्याउनु भएको छ व्यापार छैन चिन्तित हुनुहुन्छ अरू खबर पनि सुनाउँथे अचेल त सदरमुकाममा छ बजी नै कर्फ्यू लाग्छ बाहिर निस्कनै पाइन्न हामी त राति कोपारामा पिसा फेर्छौँ र बिहान फाल्छौँ यस्ता कुरा सुन्यो कि म छटपटिएर घट्टेकुलो फन्का लगाउँथेँ पोरमानमा जाँदा त्यस्तो त थिएन ठिकै थियो काठमाडौँमा पढ्ने जति सबै विद्यार्थी हुल बाँधेर हाउडीको लेक उर्किँदै नै मानमा पुगेका थियौँ चौतारा पुगेपछि बजारमा धेरै मान्छेले हाँस्दै स्वागत गरेका थिए ल दसैँ मान्न विद्यार्थी पनि आइपुगे म खुब हतारिएको थिएँ घर पुग्न बाटोमै बा भेटिनु भएको थियो एउटा पसल अगाडिको कुर्सीमा उपरखुट्टी लगाएर बसिरहनु भएको थियो मैले टाढैबाट देखेको थिएँ बाको ज्यानमा उही निलो इष्टकोट थियो मलाई देख्ने बित्तिकै खुसी हुँदै भन्नुभएको थियो ए आइपुगिस् मैले बाला ढोगेको थिएँ भाग्यमानी भएस बाले आफ्ना दुब्ला हातले मेरो कपाल सुमसुमाउनु भएको थियो ल छोरा आइपुगे बाज्या पसलका साउजी हाँसेका थिए लक्का जवान भइसकेका रहेछन् बा हाँस्नु भएको थियो थोथे मुस्कान बाले अगाडिका दाँत लगाउनु भएको थिएन त्यतिखेर बा अघि अघि चप्पल पड्काउँदै हिँड्नुभयो म पछि लागेँ बा अघि पछि भन्दा छिटो हिँड्नु भएको थियो छोरा आए कि बाज्या बाटोमा भेटिएका मान्छेहरू सोध्दै मलाई गहिरिएर हेर्थे अँ आयो बाले भन्नुभयो म आएको देखेर हाम्रा दोकान वरपरका साउजी पनि उछालो अनुहार बनाउँदै बाहिर निस्केका थिए आमा पनि हतारिँदै बाहिर बाहिर आउनुभएको थियो मलाई देख्ने बित्तिकै आमाले आँसु पुस्नुभयो मैले त्यस रात अघेला छेउ बसेर काठमाडौँका कुरा सुनाएको थिएँ ठ्याक्कै पहिलोपल्ट उडेर फर्केको बचेराले आकाशको बयान गरे चाहिँ गुण रुगेर बसेका बुढा पन्छी झैँ बाह्र आमा रातभरि मुसु मुसु हाँस्नुभएको थियो श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि हाम्रो ठेगाना S H R U T I Shruti at U N N dot com dot N P रहेको छ हवस् अर्को साता कर्णाली ब्लुजको अन्तिम श्रृङ्खला लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रृङ्खलामा गुरूप्रसाद मैनालीको कथा संग्रह नासोबाट कथाहरू सुनाउनेछौ आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्री